थरोहट आन्दोलनका सहित तथा घाइतेलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउने निर्णय यसअघि नै रकम दिइसकेको भन्दै मधेसी जनतालाई झुक्क्याउने मेलो मात्रै भएको टिप्पणी सम्पत्ति शुद्धिकरणमा नेपाल दक्षिण एसियाको दोस्रो जोखिमपूर्ण देश सोराका हत्यारालाई कारवाहीको माग गरिरहेकी गंगामाया अधिकारीद्वारा सरकारलाई पाँच दिने अल्टिमेटम भारतको असममा आतंकवादी आक्रमणमा चौध जनाको मृत्यु अठार घाइते र नेदरल्याण्ड्स जाने क्रिकेट टोलीको प्रधानमन्त्रीबाट विदाई नेपालले नेदरल्याण्डसँग खेलेपछि केन्या हङकङ र युएसँग खेल्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले मधेस तथा थरूहट आन्दोलनका शहीद परिवार तथा घाइतेलाई राहत एवं क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ तर अधिकांश शहीद परिवार र घाइतेलाई केपी शर्मा ओली सरकारकै पालामा करोड़ रकम बाँडिएको गृह मन्त्रालयले जनाएको छ गृह मन्त्रालयका अधिकारीका अनुसार मधेस थरूहट तथा सुर्खेत जुम्ला आन्दोलनका क्रममा ज्यान गुमाएका त्रिपन्न जना आश्रित परिवारले जनहित दस लाख रूपियाँ पाइसकेका छन् विभिन्न कारणले चारजना परिवारले सो रकम पाउन सकेका छैनन् गृहबाट प्राप्त विवरणमा भने एकचालिस जना सहितका परिवारले दस लाखका दरले रकम पाएको र जनाले पाँच लाखका दरले रकम पाएको उल्लेख गरिएको छ गृहको विवरणमा मधेसका मात्रै नभएर कर्णालीमा आन्दोलनकारी समेत रहेका छन् ओली सरकारले विभिन्न मितिमा सीमाङ्कनका विषयमा भएको आन्दोलनका क्रममा मारिएका भन्ने शीर्षकमा ददश लाख वितरण गरेको हो गृहबाट प्राप्त विवरण अनुसार चौवालिस जनाका लागि कुल चार करोड पच्चीस लाख रूपियाँ दिने ओली सरकारले निर्णय गरेको देखिन्छ ओली सरकारकै पालामा सबै मृतकका परिवारलाई रकम निकासा भइसकेको निवर्तमान कानून मन्त्री अग्नि खरेलले बताएका छन् खरेलका अनुसार पाउन बाँकी तीन चार जनाको हकमा कसले रकम बुझ्ने भन्ने मृतकका नातेदार को विवादका कारण रोकिएको हो प्रचण्ड सरकारले गरेको निर्णयबारे प्रतिक्रिया दिँदै खरेलले भने आजको मन्त्री परिषदको निर्णय हावादारी र मधेसी जनतालाई झुक्क्याउने मेलो मात्रै हो मृतक सबैका आश्रित परिवारले राहत पाइसकेका छन् घाइतेको उपचार समेत सरकारले एकमुष्ट चालिस लाख रूपियाँ दिइसकेको छ सम्पत्ति शुद्धिकरण तथा मुद्रा निर्मलीकरणका लागि नेपाल दक्षिण एसियाको दोस्रो जोखिमपूर्ण देशको सूचीमा परेको छ सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र कानून कार्यान्वयन हुन नसकेका कारण नेपाल जोखिमपूर्ण देशको सूचीमा परेको हो international centre for asset recovery नामक संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल अफगानिस्तान पछिको दोस्रो जोखिमपूर्ण देश भएको उल्लेख छ सम्पत्ति शुद्धिकरण मेन लाउन्डरिङ सम्बन्धी जोखिम मापनका लागि कुल दश अंकलाई आधार बनाएर विश्लेषण गरे सार्वजनिक गरिएको तथ्याङ्कमा नेपालले सात दशमलव पाँच सात अङ्क पाएको छ जसमा जति कम अंक पायो त्यति मात्रै त्यति राम्रो भन्ने बुझिन्छ नेपाल भन्दा धेरै अङ्क आठ दशमलव पाँच एक अङ्क पाएर अफगानिस्तान सम्पत्ति शुद्धिकरणमा दक्षिण एसियाकै सबैभन्दा धेरै जोखिमपूर्ण देशको सूचीमा परेको छ छोरा कृष्ण प्रसादका हत्यारालाई कार्यवाहीको माग गर्दै वीर अस्पतालमा लामो समयदेखि अनसनमा रहेकी गंगामाया अधिकारीले सरकारलाई पाँच दिने अल्टिमेटम दिएकी छिन् हत्याको आरोप लगाएका छविलाल पौडेललाई प्रतिपक्षका लागि तुनामा राखी कार्यवाही गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नभएको भन्दै गंगामायाले पाँच दिने अल्टिमेटम दिएकी हुन् आज वीर अस्पतालमै पत्रकार सम्मेलन गरे उनले आफ्नो अल्टिमेटमको व्यवस्था गरे पानी पनि नपी आमरण अनसनमा बस्ने चेतावनी दिन गंगामायाका श्रीमान नन्दप्रसादको दुई वर्ष अघि अनसनकै क्रममा निधन भएको थियो माओवादी कार्यकर्ताले दुई सालको जेठमा चितौनमा गंगामायाका छोरा कृष्ण प्रसादको हत्या गरेका थिए प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख सचिवमा जो प्रमुख बहादुर महरा नियुक्त भएका छन् नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहनु भएका महरा दाहाल प्रधानमन्त्री हुनु अघि दाहालको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो यसै गरी स्वकीय सचिवमा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल र अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिनुभयो प्रधानमन्त्रीको सचिवालयमा कार्की सहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मा समेत नियुक्त हुनुभएको छ बैतडीको श्रीकोटमा चट्याङ लागेर तेह्र वर्षीय एक बालिकाको मृत्यु भएको छ प्रहरी चौकी खोसलेका अनुसार का प्रहरी सहायक निरीक्षक करण सिंह धामीका अनुसार मृत्यु हुनेमा श्रीकोट तीनका उद्धव सिंह भाटकी छोरी मन्जु भाट रहेकी छिन् आज साँझ सवा छ बजेतिर चट्याङ लागेर बालिकाको मृत्यु भएको स्थानीय सुरेन्द्र भाटले जानकारी दिनुभयो मन्जुको दिउँसो घाममा सुकाउन राखेका कपडा पानी पर्न थालेपछि गएका बेला चट्याङ लागेर घटनास्थलमै ज्यान गएको भट्टले भाटले जानकारी दिनुभयो खोचलेक प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक करण सिंह धामीले को नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको छ मृतक बालिका सनातन धर्म उमा बी खोसलेकमा कक्षा नौमा अध्ययनरत थिइन् अब देश बाहिरको खबर भारतको असम स्थित कोकराझारमा रहेको तरकारी बजारमा आज भएको आतंकवादी आक्रमणमा चौध जनाको मृत्यु भएको छ आठ जनाको संख्यामा आएका आतंककारीले ग्रेनेड विस्फोट गराएको भारतीय संचार माध्यमले जनाएको छ अटो रिक्सामा आएका आतंककारीहरूले एके सडचालिस र एके छप्पन्न हतियार रहेको समेत बताइएको छ घटनामा अरू अठार जना घाइते भएको जनाइएको छ प्रहरीको जवाफी कार्यवाहीमा दुई आतंककारीको मृत्यु भएको र बाँकीको खोजी जारी रहेको असमका मन्त्री हेमन्त विश्व शर्माले जानकारी दिनुभएको छ आक्रमणको जिम्मा कसैले नलिए पनि उग्रवादी समूह बोडोले गरेको हुन सक्ने जनाइएको छ अब एउटा खेल खबर यही साउन उन्तिस र एकतिस गते नेदरल्यान्ड्स विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाय गरिएको छ प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेदरल्याण्ड्स जाने नेपाली टोलीलाई विदाय गरेका हुन् सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाली टोलीले नयाँ पहिचान बनाएको भन्दै दुवै खेल जितेर आउन खेलाडीलाई शुभकामना दिएका छन् उनले नेपाल क्रिकेट संघको विवादबारे टीम खेलेर फर्किएपछि पुनः छलफलका लागि बोलाएको बताइएका छन् टोली भोलि बिहान टर्की हुँदै नेदरल्याण्ड्स जाने हवाई तालिका रहेको छ क्यान क्यान निलम्बित भएका अवस्थामा मुख्य प्रशिक्षक जगत टमाटा कप्तान पारस खटका र आइसिसी प्रतिनिधि पति राजु सम्मेलित छनौट समितिले गत बुधबार पन्ध्र सदस्यीय नेपाली टोली घोषणा गरेको थियो पारस खटकाको कप्तानीमा रहेको टोलीमा हालै इङ्ल्याण्ड भ्रमण मा अभ्यास खेलेर फर्किएका चौध खेलाडी परेका छन् इङ्ल्याण्ड भ्रमणको टोलीमा रहेका सुभाष खकुरेलको ठाउँमा भने सुनिल धमलाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् गत वैशाखमा घरेलु मैदानमा भएको नामेबिया विरूद्धको दुवै खेल जित्दै नेपालले अङ्कको खाता खोलेको छ त्यसका लागि दुवै चरणका खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो नेपालले नेदरल्याण्डसँग खेलेपछि केन्या हङकङ र युएसँग खेल्ने कार्यक्रम रहेको छ आठ टोली सहभागी च्याम्पियनशिपमा नेपाल चौथ चार सहित छैटौं